पापा ल्याए चाचा ल्याए पापा ल्याए ल्याए छानी मैया छानु लाजा पाप ल्याए ल्याए छानी मैया छानु लाजा पाप ल्याए ल्याए पापा ल्याए चाचा ल्याए पापा ल्याए ल्याए छानी मैया छानु लाजा पाप ल्याए ल्याए छानी मैया छानु लाजा पाप ल्याए ल्याए तालुक कलम र कापी किनि ल्याए पिपी गर्ने बाजा पनि तिमीलाई भनि ल्याए निकालोको कलम र कापी किनि ल्याए पिपी गर्ने बाजा पनि तिमीलाई भनि ल्याए राम्रो राम्रो किताब जति छानी छानी ल्याए तिमीलाई सिलोटेर र बोकी ल्याए पाप ल्याए चाचा ल्याए पाप ल्याए ल्याए छानी मैया छानु लाजा पाप ल्याए ल्याए छानी मैया छानु लाजा पाप ल्याए ल्याए जानु पर्छ बुझ्नु पर्छ पाठशाला जाऊ पढ्नु पर्छ गुन्नु पर्छ मन चित लाऊ जानु पर्छ बुझ्नु पर्छ पाठशाला जाऊ पढ्नु पर्छ गुन्नु पर्छ मन चित लाऊ पिता माता गुरुजनको अर्थ सधैँ मान भविष्यका उज्जवल तारा तिमी हुन्छौ जान पापा ल्याए चाचा ल्याए पापा ल्याए ल्याए छानी मैया छानु लाजा पापा ल्याए ल्याए छानी मैया छानु लाजा पापा ल्याए ल्याए पापा ल्याए चाचा ल्याए पापा ल्याए ल्याए छानी मैया छानु लाजा पापा ल्याए ल्याए छानी मैया छानु लाजा पापा ल्याए ल्याए ردف فليل